टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट खेल्न पाउनेछ गएको मार्च सोह्रदेखि अप्रेल छसम्म बङ्गलादेशमा भएको ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेट खेलेको थियो एक दिवसीय क्रिकेटको मान्यता पाएका कारण Afghanistan Hong Kong Ireland Scotland Papua New Guinea र युएलाई पनि ट्वेन्टी ट्वेन्टी अन्तर्राष्ट्रियको मान्यता दिएको छ आइसिसीले आफ्नो निर्देशन पालना नगरेका कारण यसअघि नेपाल क्रिकेट सङ्घ क्यानलाई निलम्बन गर्ने चेतावनी दिएको समाचार सार्वजनिक भएको थियो तर यो बैठकले त्यसबारेमा केही निर्णय गरेको छैन काठमाडौँको जैसी देवलमा चार तल्ले घर भत्काउँदा चारजनाको ज्यान गएको छ जैसी देवल श्वेत भैरवमा भत्काउँदै गरेको पुरानो घर अचानक भत्किँदा चारजनाको ज्यान गएको प्रहरीले जनाएको छ पाँचजनाको घाइते अवस्थामा उद्धार गरिएको छ घटनामा घर भत्काउने ठेक्का लिएका पोतबहादुर पाण्डे मजदुर खोटाङ धारापानीका भोपाल मगर धादिङ बैरिनीका विष्णु भण्डारी र नुवाकोटका गणेश विकको ज्यान गएको प्रहरीले जनाएको छ घाइतेको वीर अस्पतालमा उपचार भइरहेको भइरहेको छ पुरानो घर भत्काउने काम गरिरहँदा गरिरहेका मजदुर तल्लो तलामा बसेका बसेर खाना खाना लागेका बेला माथिल्लो तला खसेर उनीहरू पुरिएका प्रहरीले जनाएको छ एकीकृत नेकपा माओवादीको नेतृत्वमा माओवादी र माओ मान्ने पाँच पार्टीले कार्यगत एकताको घोषणा गरेका छन् ए माओवादीबाट फुटेर गएका मोहन वैद्य नेतृत्वको नेकपा माओवादी मातृका यादव नेतृत्वको नेकपा माओवादी र मणि थापाको क्रान्तिकारी कम्युनिस्ट पार्टीसँगै परि थापा नेतृत्वको नेकपा एकीकृतले कार्यगत एकताको घोषणा गरेका हुन् पाँच पाँच दलले शीर्ष पाँच नेता रहेको कार्यगत एकता समिति समेत गठन गरेका छन् उप प्रधानमन्त्री प्रकाश मानसिंहले सरकारको नीति तथा कार्यक्रममा कृषि विकासका बारेमा सबैभन्दा बढी सम्बोधन गर्ने बताउनु भएको छ जनकपुरमा आज आयोजित कार्यक्रममा उहाँले कृषि विकास गर्न सके बेरोजगारीहरूको दर घट्ने दावी गर्नुभयो त्यसैले यस वर्षको नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई सबैभन्दा बढी सम्बोधन गर्न लागेको उहाँले जानकारी दिनुभयो राजनैतिक स्थिरता नभएका कारण मुलुकमा कृषि विकास हुन नसकेको उहाँले बताउनुभयो र अमेरिकाले इराकको राजधानी बगदादको आकाशमा आफ्नो ड्रोन विमानहरू पठाएको छ इराकमा खसगदो सुरक्षाका व्यवस्थाका बीच अमेरिकाले सुझावका लागि खटाएको आफ्ना सैनिकहरूको सुरक्षाका लागि ड्रोन पठाएको बताएको छ परिचालन गरेका ड्रोन मानव रहित र मानव सहित दुवै प्रकारका रहेका छन् इराकमा सुन्नी अतिवादीहरूले दोस्रो ठुलो सहर मोसुल सहित विभिन्न मुख्य सहरहरूमा कब्जा जमाउँदै गएपछि इराकी सरकारले विद्रोहीमाथि हवाई आक्रमण गर्न अमेरिकासँग सहयोग मागेको थियो जवाफमा अमेरिकाले आक्रमण गर्ने प्रस्ताव अस्वीकार गर्दै तिन सयजनाको सैन्य र सल्लाहकार टोली पठाउने बताएको थियो अवस्था पुरानो चार अर्पण खबर सकियो ध्रुवराज आज्ञा चाहन्छु नमस्कार यस अर्पण खबरको साथमा Jai Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खानेपानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचारी पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट का फिटिंग सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ र पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडलबर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस